तपाईँले पठाउनुभएका सन्देशहरू पढ्छौँ अनि तपाईँकै शृङ्गारिक गजल मुक्तक सायरी कविताहरूलाई पनि स्थान दिने गर्छौँ साथमा तपाईँका मनका भावनाहरूलाई पनि यो कार्यक्रममा स्थान दिने गर्छौँ आज पनि मसँग तपाईँले गत साता गर्नुभएका कमेन्टहरू थुप्रै छन् र आज पनि तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ त्यसको लागि रेडियो अनमोल फेसबुकमा रेडियो अनमोल खोज्नुहोस् र रेडियो अनमोलको फेसबुक पोस्टमा हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ र मुटुदेखि मुटुसम्मको पोस्ट मुनि गएर कमेन्ट गर्न वा तपाईँले त्यहाँ सिधै म्यासेज गर्न पनि सक्नुहुन्छ अथवा तपाईँले हाम्रो अफिसियल फेसबुक पेज सबै सौगातमा गएर पनि हाम्रो पेजमा मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो पोस्टको मुनि कमेन्ट गर्न वा म्यासेज गर्न सक्नुहुनेछ तपाईँ भने कमेन्ट र म्यासेज गर्दै गर्नुहोस् अहिलेको लागि भने सुनौ यो सुमधुर साङ्गीतिक आवाज चांद मुझे मुझ पर इतना सा करम तू कर मुझ पर है रात जरा थम थम के गुजर का गुलशन खिलना है अभी तो जिस्मों को मिलना है देखूंगा भी मैं वो मंजर देखूंगा भी मैं वो मंजर है रात जरा थम थम के गुजर है रात जरा थम थम के गुजर मेरा चांद मुझे मेरा सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्स र अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अनमोल डट कम र हाम्रो पात्रो मोबाइल एपबाट अब भने म ढिला नगरी तपाईँका सन्देशहरू राख्दैछु पहिलो सन्देश पठाउनु भएको हो हाम्रो नियमित श्रोता हुनुहुन्छ टाइटल ट्रेक विजय राईजी र उहाँ लेख्नुहुन्छ उही म भोजपुरी ठिटो टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर हाल चाहिँ साउदीबाट भन्नुभएको छ मेरो मुटुदेखि मुटुसम्म नेपालभित्र नै हुने साथीहरू प्रिया राई काली आइकम याक्खा राई त्यसै गरी जेविका खुङछा बसन्ता राई त्यसै गरी राइनी राजकला त्यसै गरी करुणा शङ्कर नम्रता राई सोनु राई जमुना वातपाङ राई नानु सर्कुम भोजपुरे स्वर्णिमा राई त्यसै गरी निसा निश्चल निग्ले निग्लेको भन्नुभएको छ काली शर्मिला चौलगाई लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ टाइटल टेक विजय राईजीलाई धन्यवाद छ तपाईँ टाढा हुनुहुन्छ विदेशबाट हामीलाई सदैव सम्झिरहनुहुन्छ तपाईँको प्रेम सदैव यस्तै रहिरहोस् त्यसै गरी अर्को हाम्रो नियमित श्रोताले कमेन्ट गर्नुभएको छ उहाँ हुनुहुन्छ लक्ष्मण मगरजी र उहाँ लेख्नुहुन्छ नमस्कार हजुर रात्रिकालीन अभिवादन के छ खबर भन्नुभएको छ म ठिक ठिकै छु तपाईँ कस्तो हुनुहुन्छ म तिनझुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरीवास दुई सान्ने धनकुटा हाल चाहिँ मलेसियाबाट भन्नुभएको छ मलेसियादेखि हामीलाई सम्झनु भएकोमा लक्ष्मणजीलाई धेरै धन्यवाद छ अनि उहाँ लेख्नुहुन्छ मेरो घर परिवारमा मिठो सम्झना र साथमा मेरा साथीहरू गीता मगर देव बास्कोटा अनिता भण्डारी रिता राई रोदन माया सुस्मिता राई त्यसै गरी भूमिका राई तामाङ मगरनी मेनुका कमल बरुवाल त्यसै गरी सबिना दुमी राई स्विट लभ पुष्पा चौधरी प्रतीक्षा थापा कल्पना राई जेविका खुम्छा कमल श्रेष्ठ टिकाराम सुनवार माया राई लगायतको थुप्रै साथीहरूको नाम लेख्नुभएको छ लक्ष्मण मगर्जीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हामीलाई माया गरेर एकदमै छोटो भए पनि कमेन्ट गरिरहनुहुने हाम्रो नियमित श्रोता हुनुहुन्छ सिमला सिमाजी नमस्कार छड्के सलाम भन्नुभएको छ र मिस यु भनेर पनि लेख्नुभएको छ सिमला सिमाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ जीवन कोरा कागज कोरा ही रह मुटुका आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्ज हेटौँडा मकवानपुरबाट र तपाईँले यो कार्यक्रम डब्लु डट रेडियो अनमोल डट कम र हाम्रो पात्रो मोबाइल एपबाट पनि प्रत्यक्ष सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्म हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजेसम्म आउने गर्छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी तपाईँका सन्देशहरू राख्छौँ तपाईँका भावनाहरू राख्छौँ र तपाईँले पठाउनुभएका शृङ्गारिक गजल मुक्तक र सायरी पनि राख्ने गर्छौँ तपाईँ पनि यी सबै कुरा हामीलाई पठाउन चाहनुहुन्छ भने फेसबुकमा रेडियो अनमोल खोज्नुहोस् र अनमोल रेडियो अनमोलको फेसबुक पोस्टमा हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गर्न वा सिधै म्यासेज गर्न पनि सक्नुहुनेछ अथवा तपाईँले रेडियो अनमोल मात्र नभई हाम्रो अफिसियल फेसबुक पेज सबि सौगातमा पनि सबि सौगात खोज्नुहोस् फेसबुकमा र त्यो पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्नुहोस् अथवा सिधै म्यासेज गर्न सक्नुहुनेछ आज पनि मसँग तपाईँका सन्देशहरू छन् र ती सन्देशहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु र तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु अब फेरि तपाईँकै सन्देशलाई जोड्न चाहन्छु <laughs> धेरै कुरा नगरेर है हाम्रो नियमित श्रोता हुनुहुन्छ एकदमै राम्रो गजल सायरी कविता लेख्नुहुन्छ रामु केसी अन्जानजी उहाँको सायद आज दुईवटा होला मैले यो चाहिँ पढिहालेँ पछि उहाँको अर्को पनि छ भने म पढ्नेछु उहाँले मुक्तक लेख्नुभएको छ ओइलिएको फुल बनेको छु झरेको पात बनेको छु ओइलिएको फुल बनेको छु झरेको पात बनेको छु हरायो चन्द्रमा औँसीको अँध्यारो रात बनेको छु ओइलिएको फुल बनेको छु झरेको पात बनेको छु हरायो चन्द्रमा औँसीको अँध्यारो रात बनेको छु सायद मेरो विधातालाई यही मन्जुर थियो होला सायद मेरो विधातालाई यही मन्जुर थियो होला त्यसैले आज सम्बन्ध बिनाको सौगात बनेको छु ओइलिएको फुल बनेको छु झरेको पात बनेको छु हरायो चन्द्रमा औँसीको अँध्यारो रात बनेको छु रामु केसी अन्जानजीले गुल्मी इस्मा गाउँपालिका पालुखा हाल चाहिँ युरोपको ग्रिसदेखि सबैमा मिठो माया भनेर यो मिठो मुक्त पठाउनु भएको छ रामु केसी अन्जानजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ रामुजीले सदैव शृङ्गारिक गजल मुक्तक गहन विषयका मुक्तकहरू पठाउनुहुन्छ अनि आज पनि उहाँको यो मुक्तक पढ्न पाउँदा हामी असाध्यै खुसी छौँ आगामी दिनमा पनि तपाईँको यस्तै सन्देश हामीलाई पठाउँदै गर्नुहोला र ग्रीष्मा हुनुभएका तपाईँका साथीहरू अथवा तपाईँको नेपालमा हुनुभएको आफन्तहरू सबैलाई पनि हाम्रो मिठो सम्झना सुनाइदिनु होला है त धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ इफास सिन्दोङजीले बेला बेलामा उहाँको कमेन्ट आइरहन्छ इफास सिन्दोङजीले लेख्नुहुन्छ हेलो इट्स मी इफास सिन्दोङ फ्रम हेटौँडा चौध लेख्नुभएको छ यति मात्रै लेख्नुभएको छ धेरै धन्यवाद छ इफासजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ उहाँको कमेन्ट धेरै पछि अथवा पहिलोचोटि हो कि मैले मैले पहिला पनि पढेको जस्तो लाग्छ विनोद बिरही चेम्जोङ लिम्बुजीले कमेन्ट गर्नुभएको छ नमस्कार हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ म सन्चै छु विनोदजी तपाईँ कस्तो हुनुहुन्छ उहाँ अगाडि लेख्नुहुन्छ म विनोद बिराही पाँच थर हाल सात समुद्र पारेको देश साउदी अरबबाट सबैलाई माया अनि सम्झना भन्नुभएको छ धेरै धन्यवाद छ विनोदजी तपाईँहरूले टाढा रहेर साउदीबाट पनि हामीलाई सम्झिरहनु भएको छ आफ्नो ख्याल गर्नुहोला तपाईँहरू मेरो यो कार्यक्रम सुन्नुहुने श्रोताहरू धेरैजना विदेशमा हुनुहुन्छ घरदेखि टाढा आफ्नो आफन्त र परिवारदेखि टाढा हुनुहुन्छ तपाईँहरूलाई के बिच छ म त त्यति धेरै आवाज गर्न सक्दिनँ तर तपाईँको दुःख तपाईँको समस्याहरू बारेमा धेरै थोरै जानकार छु त्यसैले सदैव आफ्नो परिवारसँगै सम्पर्कमा रहनुहोला यदि सम्भव छ ऋणहरू सकिसकेको छ भने कृपया घरमै आएर सँगै बस्नुहोला भनेर पनि तपाईँलाई भन्न चाहन्छु अहिले हामी प्रविधिको युगमा छौँ हुन त भिडियो कल गर्न सक्छौँ तर जति जे जस्तो प्रगति भए पनि परिवारसँगै बसेको जस्तो हुँदैन आज हामी श्रीमान श्रीमती छौँ भने म त भन्छु श्रीमान श्रीमती छुट्टिएर बस्नको लागि बनेकै होइन त्यसैले हामी यदि छुट्टिएर बस्छौँ भने त्यसबाट हामीले बेहोर्नुपर्ने क्षति हामीले सोचेको भन्दा कता हो कता ठुलो हुन्छ त्यसैले यदि तपाईँ विवाहित हुनुहुन्छ भने तपाईँहरू सबैलाई मेरो आग्रह कार्यक्रम सुनिरहनुभएका साथीहरूलाई सम्भव भएसम्म छिट्टै सँगै रहने प्रयास गर्नुहोला र एकअर्कालाई साथ दिँदै माया गर्दै जिन्दगीमा अगाडि बढ्नुहोला हामीले सँगै जिउनको लागि नै विवाह गरेका हुने होइन र <laughs> धेरै धन्यवाद छ तपाईँहरू टाढा रहेर पनि हामीलाई सम्झिरहनुहुन्छ र परिवारलाई सम्झिरहनुहुन्छ त्यसै गरी म अर्को कमेन्ट पढ्न चाहन्छु हाम्रो नियमित श्रोता हुनुहुन्छ पूजा योङहाङजी लेख्नुहुन्छ दर्शन नमस्ते नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ मङ्सेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट भन्नुभएको छ रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू एमपी बेवस लिम्बू साजनयोङहाङ लिम्बू वेदराज विष्टकान्छा रामलाल सुमन प्रेम भण्डारी विनोद लजालु सुमन गुरुङ पूर्वेली आकाश राई बुद्धवीर तामाङ जगत कोइराई राई मिसिङ रेवत विजय पौडेल लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई गुड नाइट मिठो सपनीको कामना ओके बबाई भन्नुभएको छ पूजाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ 啊哈哈！ दामन क्यों तुम्हें चाहे मेरा मन ना जाने Ya he. Eh. दिल मेरी जान हो तुम अभी नादान हो इश्क से अनजान हो मेरा मन क्यों तुम्हें चाहे मेरा मन सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म रेडियो अनमोल नब्बे मेघार्स हेटौँडा मकवानपुरबाट र तपाईँले यो कार्यक्रम मकवानपुर जिल्लाको आसपासमा मकवानपुर जिल्लामा मात्र होइन तपाईँले डब्लु डब्लु डट रेडियो अनमोल डट कम र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वका जुनसुकै कुनाबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदाझै आज पनि तपाईँका सन्देशहरू राख्दैछु र हामीसँग समय अलि थोरै थोरै हुँदै गइरहेको छ त्यसैले ढिला नगरी फेरि तपाईँकै सन्देशलाई स्थान दिन चाहन्छु यो सन्देश पठाउनु भएको हो लामी छाने निगिताजी धेरै समय पछाडि उहाँको सन्देश पढ्न पाएँ तर छुट्टो छ मिस यु अल भन्नुभएको छ निगिताजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अहिले कता हुनुहुन्छ के गर्दै हुनुहुन्छ तपाईँ जहाँ हुनुहुन्छ निगिताजी खुसी रहनुहोस् भनेर पनि कामना गर्न चाहन्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेम कला आचार्यजी हाम्रो नियमित श्रोता हुनुहुन्छ र उहाँको कमेन्ट पनि बेला बेलामा आइरहन्छ हामीलाई सदैव माया गर्नुहुन्छ प्रेमकलाजी धन्यवाद छ उहाँले अगाडि लेख्नुभएको छ हेलो नमस् नमस्ते दर्शन खाना भयो के छ खबर भन्नुभएको छ खाना भइसक्यो मेरो खबर एकदम ठिक छ प्रेमकलाजी तपाईँको कस्तो छ उहाँ लेख्नुहुन्छ म प्रेमकला आचार्य तिन्झुरी मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङ गुड नाइट हजुरलाई पनि अनि त्यसै गरी डियर मिडिया प्रेमी इच्छा लिम्बू शुक्र राजु र साइली निर्दोष धनकुमार खाती सुमिला शेर्पा टिकाराम घिमिरे राजन खतिवडा पूर्वेली आकाश राई अल फ्रेन्डलाई भन्नुभएको छ प्रेमकला आचार्यजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी हामी कमेन्टमा जहिले नाम सुनिरहेका हुन्छौँ तर उहाँको कमेन्ट चाहिँ एकदमै थोरै आउँछ उहाँको पनि आज सन्देश आएको छ घायल अभिरमान सुनवारजी र उहाँ लेख्नुहुन्छ यस्तो लेख्नुभएको छ आज पनि आए है हेलो गुड इभिनिङ आरजे सर आए आए है नेपाल सरकारबाट मान्यता प्राप्त सामाजिक कार्यमा एक कदम अगाडि इट्स मी तिन झुरे मिडिया ग्रुपको प्रभास नेपालको मेम्बर फ्रम पाँचथर फिदिम सिलौटी नगरपालिका तिनबाट मिडियालाई धेरै माया गर्ने घायल अभिमान सुनवार भन्नुभएको छ अभिमानजी धन्यवाद छ तपाईँले हामीलाई पनि सम्झनु भयो खुसी लाग्यो लेख्नुहुन्छ गुड नाइट विशेष जस्ट फर यु भन्नुभएको छ धन्यवाद छ त्यसै गरी मिडिया प्रेमी uh, कृति छेत्री सुमिला शेर्पा जेविका खुङछा पूजा चामलिङ रिता राई रोदन पूजा योङहाङ सोना कन्दाङवा देव बासकोटा रामलाल सुमन सरला राई लक्ष्मण मगर मिस अनुसा योङहाङ लिम्बू टिकाराम सुनवार त्यसै गरी पायल पायल प्रेमी कुलुङ शेर्पा कमला मुखिया विपना राई लगायतका थुप्रै साथीको नाम लेख्नुभएको छ घायल अभिरुमान सुनुवाजीलाई धेरै धन्यवाद छ तपाईँको यस्तै सन्देश हामी आगामी दिनमा पनि कुरिरहेका हुन्छौँ है त त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सन्जिता नवाजीले लेख्नुहुन्छ गुड नाइट डियर हस्बेन्ड जीवन शेर्पा एन्ड अललाई बाई बाई भन्नुभएको छ धेरै धन्यवाद छ सन्जिताजी तपाईँको यो कमेन्टको लागि तपाईँले सन्जिता नवा लेख्नुभएको छ मैले गलत उच्चारण गरेको भए माफ गर्नुहोस् है कमेन्ट गर्नुहुने थुप्रै साथीहरूको कहिलेकाहीँ मैले यो अन्तिम नाम लास्ट नेम हुन्छ नि थर बिगारिरहेको हुन्छु कि जस्तो लाग्छ किनभने कतिपय मैले नसुनेका थरहरू हुन्छन् हाम्रो हामी मानिसहरूको फरक फरक यो लास्ट नेम फ्यामिली नेम छ त्यसैले कहिलेकाहीँ मैले गलत उच्चारण गरिरहेको हुन्छु त्यसैले कुनै दिन मैले गलत उच्चारण गरेको छु भने माफी माग्न चाहन्छु अनि यदि सम्भव छ भने मैले त्यस्तो बिगारेँ भने तपाईँले नेपालीमा लेखेर पठाइदिनु होला भनेर पनि म तपाईँसँग आग्रह गर्न चाहन्छु सन्जिताजीको हामीले कमेन्ट पढ्यौँ र आफ्नो श्रीमानलाई पनि सम्झनु भएको छ उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँलाई अवश्य पनि धन्यवाद दिँदै हुनुहुन्छ होला उहाँको पनि सन्देश आइहाल्छ होला धेरै धन्यवाद छ त्यस गरी हाम्रो नियमित श्रोता अघि पनि मैले मुक्तक पढेको थिएँ अहिले पनि उहाँको मुक्तक छ रामु केसी अन्जानजीको र उहाँको यो मुक्तक यस्तो छ मेरो अनुहार आज सुक्को नभएर बहुत उदास छ ओहो रमाइलो रहेछ मेरो अनुहार आज सुक्को नभएर बहुत उदास छ सधैँ टेबलमा भरि हुन्थ्यो आज रित्तो गिलास छ अब के होला जस्तो लाग्दैछ मलाई म देख्दैछु अब केही होला जस्तो लाग्दैछ मलाई म देख्दैछु पर आउँदै गरेको मेरो प्रिय साथी रामविलास छ मेरो अनुहार आज सुक्को नभएर बहुत उदास छ सधैँ टेबलमा भरि हुन्थ्यो आज रित्तो गिलास छ भनेर लेख्नुभएको छ र उहाँले फोटो पनि पठाउनु भएको रहेछ धेरै धन्यवाद छ तपाईँको यो मुक्तकको लागि एकदमै रमाइलो मुक्तकहरू लेख्नुहुन्छ रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुखा हाल चाहिँ युरोपबाट ग्रिसमा हुनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै मुक्तको हामी अपेक्षा गरिरहेका हुन्छौँ रामुजी फेरि फेरि पठाउँदै गर्नुहोला है त